जानु है परदेशीले छुट्टी पाइन भने दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झनु है परदेशीले छुट्टी पाइन बानी छोरो आउँछ भनी दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झनु है परदेशीले जानु है परदेशीले छुट्टी पाइन भने दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झानु है परदेशीले छुट्टी पाइन Sicily. आउँछ होला सम्झनु है परदेशीले छुट्टी पाइन भने दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झनु है परदेशीले छुट्टी पाइन भने होला आमा बानी छोरो आउँछ भनी दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झनु है परदेशीले छुट्टी पाइन भने पाइन भने दसैँ पनि आयो भन्छन् तिहार पनि आउँछ होला सम्झनु है परदेशीले छुट्टी पाइन